सालु च्याउ खाएर बिरामी हुनेहरूमा चालिस वर्षीय कल्पना चेपाङ पैँतालिस वर्षीय सुन्तली चेपाङ सात वर्षीय कान्छे चेपाङ आठ वर्ष नवीन चेपाङ र स्थानीय खुनबहादुर राणा रहेको र उनीहरूको उपचारमा संलग्न स्थानीय पुष्प चेपाङले जानकारी दिनुभयो बिरामी परेकाहरूमध्ये कान्छीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ बाह्रजना परिवारका सबैले च्याउ खाए पनि अन्यलाई खासै असर नपरेको बताइएको छ यो चितवनको विकट र पहाडी क्षेत्र हो त्यहाँबाट तिन चार घन्टामा मात्र बिरामीलाई अस्पताल ल्याइएको थियो दुई वर्षअघि चितवनको कविलास चौकी डाँडामा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो भने पाँच वर्षअघि लोथरको कान्दामा विषालु च्याउले एकै परिवारका आठजनाको ज्यान जाँदा एक नाबालक टुहुरो बन्न पुगेका थिए अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेपालले ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता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 तर आइएसआइएस लडाकुले भने सेनाको दावीको खण्डन गर्दै सैन्य हमला असफल भएको दावी गरेको छ सरकारी टिभीले हजारौँ सैनिक ट्याङ्कर र हतियारसहित तिक्रिटतिर थप मद्दतका लागि भएको दृश्य देखाएको छ टेक्रेट लगायत उत्तर र पश्चिमी क्षेत्रमा सुन्नी लडाकुले दुई हप्ता अघि कब्जा जमाएका थिए उता पाकिस्तानमा सङ्घर्षरत तालिबान विद्रोहीको पकड रहेको क्षेत्रमा सेनाले गरेको हवाई हमलामा कमान्डरसहित अठार तालिबान लडाकुको मृत्यु भएको छ समाचार एजेन्सी एएफपीका अनुसार पाकिस्तानी एयरफोर्सको जहाजले उत्तरी बजरिस्तानको मिराली र मिरन शाह क्षेत्रमा व्यापक हमला गरेको थियो यी दुई जिल्लामा तालिबान विद्रोहीको पकड क्षेत्र मानिन्छ जहाँबाट पाँच लाख नागरिक विस्थापित भइसकेका छन् सेनाले एक विज्ञप्ति जारी गरी मिरालीमा एघारजना र मिरन शाह जिल्लामा सातजना आतङ्कवादी मारिएको जनाएको छ खेल समाचार चिलीलाई ट्राइबेकरमा तिन दुईले हराउँदै आयोजक ब्राजिल विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ब्राजिललाई जिताउन उसका गोलकिपर जुलियस सिजर नायक साबित भए ट्राइबेकरमा उनले मोरीको पिलिन्ना र एलेक्स सान्सेसको पेनाल्टी बचाएका थिए यस्तै सिलिका गोन्जालो जराले हानेको निर्णायक पेनाल्टी पोस्टमा लागेर फर्किएको थियो ब्राजिलका विलियनको पेनाल्टी पोस्टबाट बाहिरिएको थियो भने हलको पेनाल्टीलाई भने चिलिका किपरले बचाएका थिए यसअघि निर्धारित र थपिएको एक सय बिस मिनटको दुवै टिम समयमा दुवै टिमले एक एक गोल गरेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको हो खेलको अठार मिनटमा डेभिड लुइजले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए त्यसको चौध मिनटपछि एलेक्स सान्सेजले बराबरी गोल फर्काएका थिए त्यसको चौन मिनटमा ब्राजिलका हकले बरलाई पोस्टमा सिराए पनि उनले ह्यान्ड गरेको भन्दै रेफ्रीले त्यसलाई गोलको मान्यता दिएन दिएनन् पहिलो क्वार्टर फाइनलमा अब ब्राजिलले आउँदो शुक्रबार राति कोलम्बियासँग खेल्नेछ जेम्स रोडिगेज एक्लैले दुई गोल गरेपछि कोलम्बिया ओरिगेलाई हराउँदै विश्वकप फुटबल फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ विश्वकप फुटबलको इतिहासमा कोलम्बियालाई पहिलोपल्ट क्वार्टर फाइनलमा पुर्याउन रोड्रिगेजले अडतिस अठाइस र पचासौँ मिनटमा गोल गरे विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टर प्री क्वार्टर फाइनलका दुई खेल हुने भएका छन् राति पौने दस बजे हुने पहिलो खेलमा नेदरल्यान्ड्स र मेक्सिको भिड्नेछन् नेदरल्यान्ड समूह बीको विजेता हो भने मेक्सिको समूह एको उपविजेता हो नेदरल्यान्ड्सले जारी प्रतियोगितामा शत प्रतिशत नतिजा निकालेकाले आजको खेलमा पनि विजय हुँदै अन्तिम आठमा प्रवेश गर्ने तयारीमा हुनेछ भने ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारीमा छ नेदरल्यान्ड्सका स्ट्राइकर रोबिन भान पर्सी भने आजको खेलमा मैदानमा उत्रनेछन् यस्तै भोलि बिहान पाउने दुई बजे कोष्टारिका र ग्रिस आम्ने सामने हुनेछन् जारी प्रतियोगितामा अप्रत्याशित नतिजा आत्मसात गरेका दुवै टिमको भिडन्त पनि रोमाञ्चक हुने अनुमान गरिएको छ कोष्टारिकाले समाचारमा इटलीलाई पराजित गर्दै सबैलाई स्तब्ध बनाएको थियो भने ग्रिसले समाचारमा उत्कृष्ट प्रदर्शन गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संसदको बैठकलाई राष्ट्रपति यादवले सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने एघारौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना आजै दही चिउरा खाएर असार पन्ध्र मनाइँदै विद्रोहीले कब्जामा लिएको इराकको तिक्रिट सहर पुनः नियन्त्रणमा लिएको सेनाको दावी सहर नियन्त्रणमा लिने क्रममा सेनाले गरेको कारवाहीमा साठी लडाकुको मृत्यु र ब्राजिल र कोलम्बिया विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति मेक्सिको र नेदरल्यान्ड्स भिड्दै अवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचार को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहरी दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी